अध्यक्ष खिलराज रेग्मीले संविधान सभा चुनावमा सहभागितालाई क्रियाशील हुन सबैसँग आग्रह गर्नु भएको छ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको एघारौं संचालक परिषदको आज ललितपुरमा उद्घाटन गर्दै रेग्मीले सबै राजनैतिक दल संस्था र समुदायलाई संविधान सभा चुनावमा क्रियाशील हुन आग्रह गर्नु भएको हो उहाँले आदिवासी जनजातिहरूको समानुपातिक प्रतिनिधित्वको कुरा कानूनमा जटिल भएकाले उहाँले दलहरूबीच छलफल गरेर टुङ्गो लगाउनुपर्ने बताउनुभयो ठूला दलले मात्र पहल गर्ने भन्दा पनि साना दल तथा विभिन्न संघ संस्थाको सकारात्मक सहयोग हुनुपर्नेमा रेग्मीको जोड़ थियो कार्यक्रममा एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दलका आदिवासी जनजाति नेताहरूले संख्या कम गरेर आगामी संविधान सभामा प्रतिनिधित्व गर्न कम खोजीको आरोप लगाएका छन् उनीहरूले ठूलो आकारलाई भेडा बाख्राको संज्ञा दिँदै आदिवासी जनजातिलाई संविधान सभामा प्रतिनिधित्वबाट वञ्चित पार्ने काम हुन थालेको बताएका छन् आदिवासी जनजाति नेताहरूले पुरानो संविधान सभा जस्तो ठूलो गराएर भए पनि प्रतिनिधित्व समानुपातिक हुनुपर्नेमा जोड़ दिएका छन् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधान सभाको निर्वाचन गराउने बताउनु भएको छ निर्वाचनको विरोधमा रहेका दलहरूप्रति लक्षित गर्दै उपाध्यक्ष गौतमले कुनै पनि हालतमा मंगसिर चार गते निर्वाचन हुने बताउनुभयो पूर्वी चितवनको वीरेन्द्रनगरमा आज आयोजित कृषिका प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले विरोधी दलहरूलाई अन्तिम समयसम्म पनि आग्रह गर्ने र सहमतिमा नआए राज्य शक्तिको प्रयोग गरेर चुनाव गराउने बताउनुभयो उपाध्यक्ष गौतमले चुनाव हुन नदिने विरोधी दलहरू जनतामाझ नाङ्गिने चेतावनी दिनुभयो चुनाव हुन दिनौ भन्नु अधिकारको हनन हुने समेत उहाँको भनाइ रहेको थियो तोकेको समय मंसिर चार गते निर्वाचन हुने भन्दै उहाँले चुनाव नभई देश असफल हुने बताउनुभयो निर्वाचन हुने वातावरण बन्दै गएको छ नेता गौतमले भन्नुभयो सरकार राजनैतिक दल नागरिक मिलेर निर्वाचन सफल बनाउनुपर्छ दोस्रो संविधान सभाको निर्वाचनमा एमाले पहिलो पार्टीको रूपमा उदाउने उहाँको दावी थियो विभिन्न राजनैतिक दलहरूसँग छलफल गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले आज भने विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श लिने भएको छ छलफलका लागि संविधानसभा निर्वाचन सम्पन्न गरेको निर्वाचन आयोगका पूर्व पदाधिकारी भूगोल र जनसंख्याका विज्ञहरू लगायतलाई आयोगको कार्यमा बोलाइएको छ विज्ञहरूसँग निर्वाचन क्षेत्र निर्धारणको आधार आयोगले गरेको तयारी सहितका विषयमा आयोगले छलफल गर्नेछ छलफलका क्रममा आयोगले विज्ञहरूसँग मौखिक र लिखित सुझाव माग्नेछ यसअघि आगले विगटित संविधान सभामा प्रतिनिधित्व गरेको चौतिस दलसँग छलफल गरिसकेको छ विज्ञहरूसँगको छलफल पनि जनताको राय पनि लिने र त्यसमा त्यसको आधारमा प्रतिवेदन तयार गर्ने आएका सदस्य चेम्जोङले जानकारी दिनुभयो छलफल अहिले केही बेरमा आएको कार्य नयाँ बानेश्वरमा हुनेछ तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान सभा चुनावमा मधेसी दलहरूसँगको एकता र सहकार्यका विषयमा छलफल गर्दैछ पार्टीको कार्य बिजुली बजारमा बस्ने बैठकमा संविधान सभा चुनावलाई केन्द्रित गरी मधेसी दलहरूको मोर्चाबन्दीको विषयमा छलफल हुनेछ पार्टीको कार्य सम्पादन समितिको बैठकमा सध्यक्ष हृदेश त्रिपाठीले प्रस्ताव पेश गर्ने र त्यसमाथि नै छलफल हुने तमलोपाले जनाएको छ साथै बैठकमा मधेसी दलहरूबीच सहकारी र एकताका लागि सघि भएका प्रयासका विषयमा छलफल गरी नयाँ प्रस्ताव तयार गर्ने पार्टी प्रवक्ता सर्वेन्द्र शुक्लले जानकारी दिनुभयो न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको तलब बढाउन सरकारलाई सिफारिस गरेको छ समितिले आज सरकारलाई बुझाएको प्रतिवेदनमा तलब बढाउन सिफारिस गरिएको हो अध्यक्ष गोविन्द आचार्यले नेपालमा पत्रकारको अवस्था अत्यन्तै दुःखद रहेको बताउनुभयो प्रतिवेदन अनुसार संसार माध्यममा अठार दशमलव एक सात प्रतिशत पत्रकार मात्र स्थायी छन् दुई वर्षअघि भने बीस दशमलव दुई प्रतिशत पत्रकारले स्थायी नियुक्ति पाएका थिए त्यस्तै जम्मा छप्पन्न प्रतिशत पत्रकारले नियुक्ति पत्र पाएको छत्तिस दशमलव पाँच तीन प्रतिशत न्यूनतम पारिश्रमिक पाएको र साठी दशमलव दुई चार प्रतिशत पत्रकारले मात्र नियमित नियुक्ति पत्र पाएको प्रतिवेदनमा उल्लेख छ समितिले पत्रकारको तलब बढाउन र श्रमजीवी पत्रकार एन कारण गर्न बाध्यकारी व्यवस्था बनाउन सरकारलाई सुझाव दिएको छ प्रतिवेदन बुझ्दै सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले आफूले यसलाई कारण गर्न तत्काल कार्यालय बनाउने बताउनुभयो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले पत्रकारको न्यूनतम तलब पन्ध्र हजार रुपियाँ भन्दा धेरै बनाउनु पर्ने बताउनुभयो मकवानपुरको मनहरी गाविस साध चौध माइलमा बस आज बिहान पल्टदा बीसजना यात्रु घाइते भएका छन् काठमाडौँबाट जनकपुर जाँदै गरेको ना तीन ख छ शून्य पाँच पाँच नम्बरको बस अनियन्त्रित भई चौध माइलमा दुर्घटना भएको हो घाइते मध्ये सत्र जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ तीनजना हेटोडा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरीकाले मकवानपुरले जनाएको छ बस तीव्र गतिमा भएको कारण दुर्घटना भएको नसक्ने प्रहरीको अनुमान answer. नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक पाँच घण्टा मात्र लोडसेडिङ गर्ने भएको छ प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका आजदेखि लागू हुनेछ विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवन कुमार छेत्रीले जानकारी दिनुभयो उहाँका अनुसार प्रसारण प्रणालीमा अझै तीन सय मेगावट बिजुली अपुग्छ अहिले दैनिक एक हजार मेगावट बिजुली माग रहेको र भारतबाट आयात गरेको एक सय मेगावट समेत गरी जम्मा सात सय मेगावट बिजुली आपूर्ति भइरहेको छेत्रीले जानकारी दिनुभयो Song. खाना पकाउने एलपी ग्यास विक्रेताहरूले आज आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गर्दैछन् सरकारले दिँदै आएको कमिशनमा चित्त नबुझाएका विक्रेताहरूले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेका हुन् क्रमबद्ध आन्दोलन अन्तर्गत पच्चिस गतिदेखि ग्यासको बिक्री वितरण ठप्प पार्ने विक्रेताहरूको तयारी छ ग्यास विक्रेता महासंघले प्रति सिलिन्डर बत्तीस रुपियाँ कमिसनले व्यवसाय धान्न नसकिने बताउँदै कम्तीमा बहत्तर रुपियाँ हुनुपर्ने माग राख्दै आएको छ सरकारले सोझै माग राख्दा वास्ता नगरेपछि आन्दोलनको कार्यक्रम घोषणा गरेर दबाब दिन थालेको महासंघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटाले बताउनुभयो उहाँका अनुसार कमिशन वृद्धिका लागि महासंघले शुरूमा शान्तिपूर्ण दबाब दिनेछ शान्तिपूर्ण दबावलाई पनि सरकारले वास्ता गरेन भने व्यवसायिक ग्यासको बिक्री वितरण नै ठप्प पारेर बस्नेछन् लामो समयदेखि विक्रेताले अघि सारेको मागलाई राज्यले व्यवस्था गर्दै आएको हुँदा आन्दोलनमा उत्रन बाध्य भएको व्यवसायले बताएका छन् व्यवसायले ग्यासमा भ्याट छुट हुनुपर्ने कम्तीमा पाँच प्रतिशत कमिसन व्यवसायीले पाउनुपर्ने पुराना ग्यासका सिलिण्डरबाट भएको क्षति उद्योगीले बिहोर्नुपर्ने ग्यास उद्योगको सिलिन्डरको जवाबदेता उद्योगी र सरकारले लिनुपर्ने लगायतको मागहरू अघि सरेका छन् भारतबाट अवैध रूपमा सामान लिएर आएको एउटा ट्रकलाई मकवानपुरको रातो माटेमा गैराती नियन्त्रणमा लिएको छ धेरैजसो सामान भन्सार छलेर ल्याएको सूचनाको आधारमा प्रहरी ट्रकलाई नियन्त्रणमा लिएको हो भारतको रक्सोलबाट काठमाडौँ लैजाँदै लैजान लागिएको नादोइख तीन सात नौ एक नम्बरको ट्रकलाई सामानसहित नियन्त्रणमा लिएको प्रमुख जिल्लाधिकारी एकनारायण अर्यालले जानकारी दिनुभयो गरिएको ट्रकमा अवैध रूपमा भित्राएका कपडाहरू रहेको पाइएको छ ट्रकलाई आन्तरिक राजस्व कार्यालय पथलगियामा पठाइएको छ अपालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ नेपाली राजनीतिमा गिरिजा प्रसाद कोइरालाको आवश्यकता खड्किएको भन्ने नेपाली कंग्रेसका नेताहरूको दावीप्रति तपाईँको विचार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 तेइस हजारको मृत्यु भएको थियो इजिप्टमा राष्ट्रपति मोहम्मद मोर्सेको विरुद्धमा गरेको प्रदर्शन झनै चर्किँदै गएको छ प्रदर्शनमा सत्ताधारी र विपक्षी बीच झडप हुँदा सातजना मारिएका छन् मोहम्मद मोर्सेले सत्ता छोड्नुपर्ने मागसहित गरेको प्रदर्शनको आज तेस्रो दिनमा पनि हजारौं प्रदर्शनकारीको सहभागिता रहेको छ विपक्षीले मोर्सेलाई पछोड्नको लागि समय दिएको थियो तर दिएको समय पूरा भएकाले उनीहरूले प्रदर्शन गरेका हुन् मोर्सेले सेनालाई दिएको अडचालिस घण्टा अल्टिमेटम पनि खारेज गरेको छ साथै राष्ट्रपतिले सेनालाई आफ्नो अल्टिमेटम फिर्ता लिन भनेका छन् मोर्सेका अनुसार आफू जनताद्वारा चुनिएको राष्ट्रपति भएकाले वैधानिकतालाई चुनौती दिन नसक्ने बताउनु भएको छ साथै राष्ट्रपति मोर्सेले विपक्ष समूहलाई विचार विमर्शको लागि बोलाए पनि उनीहरूको तर्फबाट कुनै सहयोग नआएको बताउनु भएको छ अब खेल समाचार England and Wales cricket board एसबीले पाकिस्तानका क्रिकेट खेलाडी दानिस केनेरियाले आजीवन प्रतिबन्ध विरूद्ध गरेको अपील खारेज गरेको छ एसबीका अध्यक्ष गिल्स क्लार्कले कनेरियाले आफ्नो वरिष्ठता र अन्तर्राष्ट्रिय अनुभव युवा र कमजोर खेलाडीलाई भ्रष्ट बनाउन उपयोग गरेकाले उनीमाथिको प्रतिबन्ध नहटाउने बताएका छन् आफू विरूद्धको प्रमाणका बावजुद कनेरियाले न अपराध स्वीकारेको न आफ्नो भ्रष्ट व्यवहारका लागि पश्चताप व्यक्त गरेको विभागको भनाइ छ कानेरियालाई एसएबीको अनुशासन समितिले सन् दुई हजार बाह्रको जुनमा एसएक्सका लागि खेलेको बेला आफ्ना टिमका सदस्य मर्भिन वेस्टफिल्डलाई म्याच फिक्सिङको लागि पैसा लिन दबाव दिएकोमा दोषी ठहर गर्दै प्रतिबन्धको घोषणा गरिएको थियो वेस्टफिल्डलाई पनि व्यावसायिक क्रिकेटमा पाँच वर्षको प्रतिबन्ध लगाएकोमा एसीबीले उनी अप्रेलमा हुने क्लब स्तरीय क्रिकेटमा सहभागी हुन पाउने बताएको छ कनेरियाले सघि गएको अप्रेलमा पनि आफ्नो प्रतिबन्ध विरूद्ध अनुशासन आयोगमा गरेको अपील खारेज गरेको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान सभा चुनावमा सहभागीलाई क्रियाशील हुन मन्त्री परिषदका अध्यक्ष रेग्मीद्वारा सबैमा आग्रह राज्य शक्तिको प्रयोग गरेर भए पनि संविधान सभाको निर्वाचन गराउने हिमालय उपाध्यक्ष गौतमको भनाई निर्वाचन क्षेत्र निर्धारण आएका आजदेखि क्षेत्र निर्धारणका विषयमा विज्ञहरूसँग छलफल गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा श्रमजीवी पत्रकारको तलब बढाउन सरकार समक्ष सिफारिश इन्डोनेसियामा आएको भूकम्पमा परे मृत्यु हुनेको संख्या बाइस पुग्यो इजिप्टमा भएको राष्ट्रपति विरुद्धको प्रदर्शनमा परि सालचुनाको ज्यान गयो र पाकिस्तानका क्रिकेट खेलाडी दानेश कनेरियाले आजीवन प्रतिबन्ध विरूद्ध गरेको appeal England and Wales cricket board एससिबीद्वारा खारेज हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार